पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W hotel star banquet dot com office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी विद्यार्थी संगठनले भोलिका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु वर्तमान सरकारको विघटन सम्भव नभएको ए माओवादीको दावी सरकार चुनावको मिति घोषणाको अन्तिम तयारीमा रहेको गृहमन्त्री माधव पौडेलको भनाई गर्मियामा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारद्वारा उच्च सतर्कता गिद्धको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सुरु हिंस्रक घटना र धाँधलीका बीच पाकिस्तानमा केन्द्रीय र प्रान्तीय संसदको मतदान कराचीमा भएको हमलामा एघारजनाको मृत्यु भन्दा बढी घाइते र एएफसी प्रेसिडेन्ट कप फुटबलमा थ्री स्टार आज ताइवान पावर कम्पनीसँग भिड्दै उन्नाइस वर्ष मुनिको एसिसी एलिट कप क्रिकेटमा नेपाल चौथो स्थानमा चित्त बुझाउन बाध्य नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना बसमाचार विस्तारमा आन्दोलनरत विद्यार्थी संगठनहरूले भोलिका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् एमालेको भातृ संगठन अनि राष्ट्रको कारले बाघ बजारमा बसेको विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको नेभी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो बन्दका कारण जनजीवन प्रभावित हुने भएकाले विरोधका अरू नै कार्यक्रम गर्ने गरी बन्द फिर्ता लिएको उहाँले बताउनुभयो अब सोभि निर्वाचनमा केन्द्रित हुने निर्णय पनि विद्यार्थीले विद्यार्थीहरूले गरेका छन् दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादास्पद छविका लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरुद्धमा विद्यार्थी सङ्गठनहरूले बन्द आह्वान गरेका थिए नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरू भएको छ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा शुरू भएको महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने भने पनि विशेष कारण उहाँ चितवन नआएपछि आदिवासी जनजातिहरूको आन्दोलनमा शहीद भएका शहीद धनबहादुर थनेतका छोरा तोप बहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो उद्घाटन समारोहमा बोल्दै एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले आदिवासी जनजातिले उठाएका विषयमा ए माओवादी सकारात्मक भएको बताउँदै आगामी संविधानमा पहिचान सहितको संहिता र सहितको संविधान बन्ने दावी गर्नुभयो कार्यक्रममा बोल्दै संघीय समाजवादीका अध्यक्ष अशोक राईले चार दलको कारणले गर्दा संविधान सभाबाट संविधान नआएको भन्दै आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो त्यस्तै उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले चार दलले विवादित व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएर लोकतन्त्रको खिली उडाएको बताउनुभयो चार दलीय प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर दलहरै देशलाई निर्दलीयतातर्फ धकेलेको बताउँदै चार दलले देशमा सैनिक शासन लगाउन खोजेको आरोप लगाउनुभयो तेइस वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गरेको महाधिवेशनको उद्घाटन सत्र अगाडि चितवनका विभिन्न ठाउँबाट सांस्कृतिक झाँकी सहित वृहत शोभायात्रा यात्रा निकालिएको थियो महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा भए पनि बन्द सत्र भोलि र पर्सि सौराहामा हुनेछ देशभरबाट पाँच सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् हिमाली चारवटा बाहेक एकहत्तर जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ महाधिवेशनको बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा तय गरिएको छ तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिनेछ नेकपा माओवादी लगायतका दलले सरकार विघटनको माग गरिएका बेला एकीकृत नेकपा माओवादीले भने वर्तमान सरकारको विघटन सम्भव नभएको जनाएको छ पार्टी कार्यालय पेरिस डाँडामा आज भएको नियमित पत्रकार भेटघाटमा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले वर्तमान सरकारको विघटन गर्नुपर्ने नेकपा माओवादी लगायतका दलको माग पूरा गर्न नसकिने बताउनुभयो आन्दोलनरत पक्षलाई आवश्यक परे उच्च स्तरीय राजनैतिक समितिमा थप्न सकिन्छ प्रवक्ता सापकोटाले भन्नुभयो मन्त्री परिषद विस्तार गर्ने विषय पनि विचार गर्न सकिन्छ तर सरकारको विघटन कुनै पनि हालतमा सम्भव छैन सापकोटाले प्रमुख दलबीच भएको संविधानसभा सङ्ख्या बढाउने र थ्रेस होल्ड प्रणाली नराख्ने विषयमा पनि विचार गर्न सकिने बताउनुभयो चार दलीय निर्णयको विरोध गर्दै नेकपा माओवादी सहितका साना दलले सरकारसँग वार्ता गर्न समेत अस्वीकार गरिसकेका छन् शुक्रबार नेकपा माओवादीले वार्ताका लागि अख्तियारमा लोकमान सिंह कार्कीको नियुक्ति खारेज गर्ने लगायत तीनवटा शर्त राखेको थियो तर ए माओवादीले भने कार्कीको बचाउ गरेको छ ए माओवादी प्रवक्ता अग्नि सापकोटाले लोकमान सिंह कार्कीको विरोध गर्नेहरूले संविधान र शान्ति प्रक्रिया बिथल्न खोजेको आरोप लगाउनुभयो कार्कीको विरोध गर्नेहरूले राजनैतिक दल बीचको सहमति बिताउन खोजिरहेका छन् सापकोटाले भन्नुभयो नागरिक समाज कानुन व्यवसाय र मिडिया चलाउनेहरूले आफूलाई नै सत्ता ठानिरहेको सापकोटाले आरोप भयो गृहमन्त्री माधव प्रसाद घिमिरेले आगामी कार्तिक महिनाको अन्तिम या मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकारको सरकार मिति घोषणाको अन्तिम तयारीमा रहेको बताउनु भएको छ चितवनका सरकारी कर्मचारीलाई आज बिहान भरतपुरमा निर्देशन दिँदै उहाँले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरूसँग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागि परेको बताउनुभयो लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरू पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो संक्रमणकालमा राजनैतिक संरक्षणमा अपराधी गतिविधि मलाउन सक्ने भन्दै मन्त्री घिमिरेले त्यसतर्फ चनाखो रहन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो मुलुक निर्वाचनको माहौलमा होमिएको बताउँदै उहाँले कर्मचारीलाई लामो विदा नदिन र महिला हिंसाका घटना रोक्न पनि उहाँले निर्देशन दिनुभयो Thank you. नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले विदेशी समर्थन बिना भविष्य नदेख्ने राजनैतिक दलका कारण राष्ट्रियता सङ्कटमा परेको बताउनु भएको छ विवादास्पद छविका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनु त्यसैको एउटा कडी भएको सिंहको दावी छ आज बिहान बागलुङमा प्रगतिशील पत्रकार सङ्घले गरेको पत्रकार सम्मेलनमा सिंहले भारतको दबाव थेग्न नसकेर दलहरूले जनभावना विपरीत अख्तियारको प्रमुखमा कार्कीलाई सिफारिस गरेको टिप्पणी गर्नुभयो भारतले अहिले एकीकृत माओवादीलाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहिरहेको उहाँको भनाइ छ भारतले आवश्यकता अनुसार पूर्व राजालाई समेत शक्तिमा ल्याउन सक्ने सिंहले दावी गर्नुभयो नेपाली कंग्रेसका नेता डाक्टर रामशरण महतले उग्र वामपन्थी विचारले देशलाई पछाडि धकेलेको बताउनु भएको छ नेपाली कंग्रेस जोरपाटी गाउँ कार्य समितिद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले भन्नुभयो अरूण तेस्रो आउन नदिन भूमिका खेलेका नेकपा एमाले उग्र वामपन्थीलाई छाडेर आएको देखिए पनि ए र नेकपा माओवादीको नाममा अझै उग्र वामपन्थी गतिविधि गरेर जलस्रोत आयोजनालाई रोकिँदैछ कम्युनिस्ट कम्युनिष्टहरूले माओ र मार्क्सको सिद्धान्त पढेर नेपाल चलाउन खोज्नु बेवकुफी भएको पनि उहाँले बताउनुभयो बीपीको समयको नैतिक धरातल न्याय र आदर्श नभएकैले नेपाली राजनीति जटिल मोडमा पुगेर खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार अस्तित्वमा अस्तित्वमा आएको पनि उहाँले बताउनुभयो लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गलत भए पनि त्यसलाई अब अदालतले मात्र निर्णय गर्न सक्ने तर्क उहाँको थियो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल राप्रपा महामन्त्री परशुराम खाफुङले समानुपातिक निर्वाचनमा एक प्रतिशत मत ल्याउनु पर्ने थ्रेस होल्ड हटाउन नहुने बताउनु भएको छ भने नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले थ्रेस होल्ड पर्ने जिकिर गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालको साक्षरकारमा डाक्टर रिजालले कुल मतको एक प्रतिशतभन्दा बढी मत ल्याउने दल मात्र संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था जायज रहेको र त्यसले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने तर्क गर्नुभयो थ्रेस होल्ड हटाउनु हुँदैन उहाँले भन्नुभयो सबै जाति समुदायको प्रतिनिधित्वको नाममा आफू हुनुपर्छ भन्नेहरूले थ्रेस होल्ड हटाउने मुद्दा उठाएका हुन् संविधान बनाउन र चुनाव सफलताका साथ सम्पन्न गर्ने भन्दा चुनावमा आफ्नो स्थान सुरक्षित गर्न खोज्नेहरूका कारण समस्या आएको उहाँको भनाइ छ कङ्ग्रेस नेता रिजालले चुनावमा सबैलाई सहभागी बनाउन पहल हुने र नआएमा पनि चुनाव नरोकिने स्पष्ट पार्नुभयो कुनै दल विशेष र त्यसका नेताहरूबीचको विवादका कारण देश बन्द हुन नसक्ने भन्दै उहाँले भन्नुभयो अब चुनाव कसैले रोक्न सक्दैन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री परशुराम खापुङले निर्वाचन सम्बन्धी एक प्रतिशत व्यवस्थाको थ्रेस होल्ड हटाउन नहुने बताउनुभयो यी माओवादीका नेता देवेन्द्र पौडेलले संविधान सभामा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न एक प्रतिशतभन्दा बढी मत ल्याउने व्यवस्था हटाउनुपर्ने बताउनुभयो थ्रेस होल्डको व्यवस्थालाई गणितीय खेल भन्दै उहाँले त्यसतर्फ भन्दा सबैको प्रतिनिधित्वसहित संविधान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो चुनावको मिति तत्काल घोषणा गर्नुपर्नेमा जोड दिँदै उहाँले बहिष्कारको धम्की दिए पनि चुनाव मङ्सिरभित्र हुने ठोकुवा गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलका सीमित नेताद्वारा गरिएको ब्रह्मलुटलाई चोख्याउन जनताको भावना विपरीत लोकमान सिंह कार्कीको अख्तियारमा नियुक्ति गरिएको बताउनु भएको छ सात वर्षमा चार दलका सीमित नेताले ब्रह्मलुट मचाएका छन् धनगढीमा आज आयोजित क्षेत्रीय स्तरीय भेलामा अध्यक्ष थापाले भन्नुभयो नेताहरू कटघरामा उभिनुपर्छ पर्छ कि भन्ने डरले षड्यन्त्रमूलक ढंगले कार्कीको नियुक्ति गरिएको हो कार्कीको नियुक्तिमा विदेशीको समेत दबाव रहेको उहाँले बताउनुभयो मुलुक चार दलको सिन्डिकेटमा सञ्चालन भएकोले त्यसको खारेज हुनुपर्ने बताउनुभयो मुलुकलाई विगतका सात वर्षमा दल दलमा फसाउने काम चार दलका नेताद्वारा भएको उहाँले दावी गर्नुभयो मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गक्षधारले अख्तियार प्रमुख लोकमान सिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको दावी गर्नुभएको छ रौतडको सदरमुकाम गौरमा पत्रकारहरूसँग कुराकानी गर्दै गक्षधारले कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्ने भन्दै आलोचना नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो कार्कीको सिफारिसमा प्रमुख चार दल समत भइसकेकाले विवादको कुनै अर्थ नभएको उहाँको दावी थियो Thank you. एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको दस्तावेजलाई अध्यय गरेर पूर्णता दिन पोखरा पुग्नु भएको छ माओवादीले हेटोडा महाधिवेशनबाट पारित गरेको दस्तावेजलाई अन्तिम रूप दिन प्रचण्ड पोखरा पुग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त हुँदा काठमाडौँमा फुर्सद नपाएकाले दस्तावेजलाई अन्तिम रूप दिन प्रचण्ड पोखरा जानु भएको जनाइएको छ अध्यक्ष प्रचण्ड केही दिन पोखरामा नै रहने उहाँको निजी सचिवालयले जनाएको छ आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने भनेको दस्तावेजमा छलफलका क्रममा आएको सुझाव र संशोधन प्रस्ताव समेटिने बताइएको छ गर्मीयाममा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महामारी फैलन सक्ने चौतिसवटा उच्च जोखिमयुक्त जिल्लाहरूमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ तराई तथा मध्य पश्चिम र सुदूरपश्चिमका केही जिल्लाहरूमा विशेष चेतनामूलक कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर जेडी ठाकुरले जानकारी दिनुभयो पहिलेका वर्षहरूमा जस्तो प्रकोप फैलन नदिन सतर्कता अपनाइएको उहाँको भनाइ छ महाशाखाले रोगबाट बस्न पूर्व सावधानी र रोग देखेमा तुरन्त नियन्त्रण गर्ने गरी काम थालेको हो खानेपानीको मुहान सफा गर्ने र क्लोरिन हाल्ने विषयमा खानेपानी तथा सरसफाई कार्यालयको केन्द्र र जिल्लामा समन्वय भइरहेको ठाकुरले जानकारी दिनुभयो अहिले झाडापखला रुगाखोकी ज्वरो लगायतका रोगको प्रकोप बढ्ने समय भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ पर्याप्त मात्रामा झोल खानेकुरा खाने पोषणयुक्त खानेकुरा खाने तातो पानी पिउने आराम गर्ने खानेकुरा खानु अघि र खाइसकेपछि राम्रोसँग हात धुने गरेमा रोगबाट बस्न सकिने ठाकुरले बताउनु भयो सरकारले गिद्धको संरक्षणको लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ अहिले हिमाली प्रकृतिसँगको सहकार्यमा सरकारले देशमै सबैभन्दा ठूलो संरक्षण पोस्टर तयार पारेको छ विभिन्न सार्वजनिक ठाउँमा राख्ने तयारी गरेर दुई फिट लम्बाइ र तीन फिट उचाइको पाँच हजार थान पोस्टर तयार भइसकेको चराविद डाक्टर हेमसागर बरालले बताउनुभयो त्यस्तै हिमाली प्रकृतिले पनि विभिन्न ठाउँमा प्राविधिक पछाएर विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालनको तयारी गरेको छ पहिले संरक्षणका लागि डाइक्लोफेनाको प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले त्यस लगत्तै देशका विभिन्न ठाउँमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा ल्याएको थियो अहिले नवलपरासे कास्की रूपन्देही दाङ र कैलालीमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा छन् यसैबीच नेपालमा पाइने गिद्ध अहिले आफ्ना बचेरालाई सुरक्षात्मक तालिम दिन व्यस्त छन् गुणबाट भर्खरै बाहिरिएका आफ्ना बचेरालाई सुरक्षात्मक र शिकार गर्ने तालिम दिन गिद्ध व्यस्त भएका अब केही छोटा खबरहरू सडक प्रयोगमा लापरवाहीका कारण धेरै पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सडक डिभाइडरमा टाँगेको डोरी नागेर बाटो काट्ने पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ सर्लाहीको मोर्तिया जङ्गलबाट सशस्त्र वन गस्ती टोलीले तीनजना सिकारीलाई पक्राउ गरेको छ घुर्कौली गाविस नौबस्ने चौबिस वर्षका नरेन्द्र तमाङ छत्तिस वर्षका सोनाम घिसिङ छयालिस वर्षका वीरबहादुर पाखरिनलाई गस्ती टोलीले पक्रेको हो र यस वर्ष बैतडीमा गहुँ उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ गहुँ खेतीका लागि आवश्यकताभन्दा बढी पानी परेकाले गहुँ उत्पादन बढ्ने भएको हो अब पाल अर्पण जनावासको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ सरकारसँगको वार्ताका लागि नेकपा माओवादीले राखेको शर्तप्रति तपाईँको धारणा के छ ए न्यु खोज्ने बाटो बी सहमतिमा ल्याउने दबाव र सी शर्तको औचित्य छैन तपाईँले पठाउनु भएको अन्तिम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 बढी नागरिकले मतदान गर्दैछन् पूर्व प्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लिग पूर्व क्रिकेटर इमरान खानको पार्टी तहदिक ए इन्साफ र बिलावल जरदारी भुट्टोको दल पाकिस्तान पिपुल्स पार्टी चुनावी मैदानमा छन् चुनावी सुरक्षाको लागि सेनासहित छ लाख भन्दा बढी सुरक्षाकर्मी खटाइएको पाकिस्तानी संसार माध्यमले जनाएका छन् चुनावमा कड़ा सुरक्षा व्यवस्था गरिए तापनि कराचीमा भएको हमलामा एघार जनाको मृत्यु भएको छ भने चालिसजना भन्दा बढी घाइते भएका छन् तालिबानले सो घटनाको जिम्मा लिएको छ त्यस्तै जमाते इस्लामीले कराची र हैदराबादमा चुनाव बहिष्कार गरेको छ जमातेले मोतेहिदा कौमे मुभमेन्ट पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको छ कुल सत्तरी हजार मतदान केन्द्र मध्ये तालिबान प्रभावित बलुचिस्तान र उत्तर पश्चिमी क्षेत्रका सहित आधा जसो केन्द्रलाई जोखिमपूर्ण घोषणा गरिएको छ खेल समाचार मलेसियामा सम्पन्न उन्नाइस वर्ष मुनिको एसिसी एलिड कप क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको छ बाइमा सबल मैदानमा नेपाल घरेलु टोली मलेसियासँग छ विकेटले पराजित भएको हो नेपालले दिएको एक रनको लक्ष्य मलेसियाले अडतिस दशमलव तिन ओभरमा छ विकेट गुमाएर भेटायो यसअघि पहिले ब्याटिङ गरेको नेपाल चौवालिस ओभरमा एक रनमा अल आउट भएको थियो नेपालका अमित श्रेष्ठले बत्तीस हरिशङ्कर शाहले पच्चिस र निर्मल थापाले बाह्र रन बनाउन बाहेक अरूले दोहोरो अङ्कको आँकडा तयार गर्न सकेनन् लेग क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेको नेपालले सेमिफाइनलमा युएसँग पराजित भएको थियो यसैबीच प्रतियोगिताको उपाधि भने अफगानिस्तानले जितेको छ किन्डारा ओभल मैदानमा भएको फाइनलमा अफगानिस्तानले युएलाई दस विकेटले हरायो अन्ठाउन्न रनको झिनो लक्ष्य अफगानिस्तानले एघार ओभर एक बलमा बिना क्षति पुरा गर्यो अफगानिस्तानको जितमा हस्मतुल्लाह सहित दिले साठी तथा अब्दुल मङ्गलले छ रन बनाए पहिले ब्याटिङ गरेको युए सत्ताइस ओभर दुई बलमा सन्ताउन्न रनमा अल आउट भएको थियो उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले पुणे वारियर्स र मुम्बई इन्डियन्स बिच खेल भइरहेको छ टस जितेर पहिले ब्याटिङ गरेको पुणेले तेह्र दशमलव पाँच ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा पचासी रन जोडेको छ र एएफसी प्रेसिडेन्ट कप छनौटको अन्तिम खेलमा लिग विजेता थ्री स्टार क्लबले आज चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दैछ खेल साँझ छ बजेपछि दशरथ रङ्गशालामा हुनेछ अन्तिम चरण प्रवेशको लागि थ्री स्टारलाई खेलमा बराबरीको नतिजा प्राप्त हुनेछ पहिलो खेलमा बङ्गलादेशको अबहानी लिमिटेडसँग एक एकको बराबरी र दोस्रो खेलमा मंगोलियाको इर्सिङ क्लबलाई दुई शून्यले हराएको थ्री स्टार चार अङ्कको साथ समयको शीर्ष स्थानमा छ अबहानी र ताइवान पावर कम्पनीको सम्मा दुई तथा एड्सेमको एक अङ्क छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विद्यार्थी संगठनले भोलिका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु वर्तमान सरकारको विघटन सम्भव नभएको ए माओवादीको दावी सरकार चुनावको मिति घोषणाको अन्तिम तयारीमा रहेको गृहमन्त्री माधव पौडेलको भनाई गर्मियामा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारद्वारा उच्च सतर्कता गिद्धको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सुरु र घटना र धाँधलीका बीच पाकिस्तानमा केन्द्रीय र प्रान्तीय संसदको मतदान कराचीमा भएको हमलामा एघार जनाको मृत्यु चालिस भन्दा बढी घाइते र एएफसी प्रेसिडेन्ट कप फुटबलमा थ्री स्टार आज ताइवान पावर कम्पनीसँग भिड्दै उन्नाइस वर्ष मुनिको एसिसी एलिट कप क्रिकेटमा नेपाल चौथो स्थानमा चित्त